भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा प्राविधिक साथी सुरेश महर्जनसँगै म अच्युत घिमिरेको स्वागत छ आजको एकल कविता वाचनमा म कवि विजय हितानलाई लिएर आइपुगेको छु उहाँको घर गुल्मी अहिले युकेको फोक्सटनमा बस्नुहुन्छ बेलायतमा केन्ट भन्ने ठाउँमा बस्दै आउनुभएको छ र उहाँ गोर्खा भर्ती हुनुभयो ब्रिटिस आर्मी रहनुभयो र सँगसँगै आफ्नो साहित्यलाई युवा उमेरदेखि नै लिएर आइरहनुभयो उहाँका पुस्तकहरू धेरै प्रकाशित छन् कथा लेख्नुहुन्छ कविता लेख्नुहुन्छ विशेष गरी युद्ध साहित्य र वातावरण साहित्यमा उहाँका बढी कलम चल्छन् आज मात्रै एउटा कार्यक्रम सम्पन्न भएको छ बाग बजारमा इको पोएट्री सम्बन्धी कार्यक्रम थियो र यो कार्यक्रम उहाँकै संयोजकत्वमा सम्पन्न भएको छ आज कवि विजय हितानलाई मैले कुराकानी गर्ने र उहाँका कविता सुन्ने उद्देश्यले बोलाएको छु एकल कविता वाचनमा त्यसो त केही वर्ष अघि हामी एकल कविता वाचनमा उहाँसँग बसिसकेका छौँ आजको एकल कविता वाचनमा तीभन्दा फरक कविता सुन्दै कुराकानी गर्छौ विजयजी स्वागत छ तपाईँलाई अच्युतजी हजुरलाई धन्यवाद यो बसाई बेलायतको कलम पुरै नेपालको साहित्य नेपालको नेपाली साहित्य त्यसमा पनि वातावरण जोगाउनुपर्छ भन्ने चिजमा म फेसबुकहरूमा पनि पढिरहन्छु तपाईँको युद्ध स्तरमा लाग्नु भएको छ के चिजले यसरी मोटिभेट गर्छ मलाई दुईवटा कुरा छ एउटा चाहिँ अब यही विषय सम्बन्धी नै पर्यावरण सम्बन्धी नै मैले अध्ययन गरेँ एमएससी गरेँ होइन अनि त्यसपछि त अब यो बिग्रदो वातावरण छ वातावरणलाई हामीले दूषित गरिरहेछौँ होइन यो मानविक क्रियाकलापले यसलाई चाहिँ जोगाउनुपर्छ सम्वर्धन गर्नुपर्छ प्रबन्धन गर्नुपर्छ यसलाई चाहिँ अलिकति इम्प्रुभ गर्नुपर्छ भनेर नै अनि साहित्यको मार्फत चाहिँ म कलम चलाउँदै आएको छु जङ्गली जनावर वा वन विनाश गरेको हुने बित्तिकै सहरीकरण बढाउने बित्तिकै तपाईँले एकदम एकदम आक्रोश पोख्नुहुन्छ फेसबुक मैले एकदम आक्रोश पोख्छु जब हाम्रो पहाडको मुटु भएर छाती भएर चाहिँ जब के अरे सडकहरू त्यहाँ खनिन्छन् जब पहिरो जान्छ अनि त्यो पहिरोले चाहिँ हाम्रो नदी नालालाई चाहिँ दूषित धमिलाउँछ अनि मेरो कलम चाहिँ फेरि चलिहाल्छ <laughs> जन्मिँदा त तपाईँ हामी सबै मान्छेहरू उसै गरी जन्मन्छौँ वन सहर उस्तै उस्तै लाग्छ सहरीकरणमा जान सबैलाई रमाइलो लाग्छ गाउँबाट सहर हुन मन लाग्छ तर सचेत सबैजना हुँदैनन् सहरमा गएर है एकदम कम मान्छे मात्रै सचेत हुन्छन् एमएससी पर्यावरणमै पढेका अरूहरू सचेत नहुन पनि सक्छन् अथवा नपढेकाहरू पनि असाध्यै सचेत हुन सक्छन् तपाईँलाई चाहिँ कुन बिन्दुबाट मोटिभेट भयो यसमा सचेत हुनको लागि सचेत हुन लागि सबभन्दा पहिला त आई थिङ्क मलाई लाग्छ एजुकेसनै चाहिन्छ तपाईँलाई होइन एजुकेट त्यही एरियामा एजुकेट हुनुभयो भने मात्रै तपाईँले चाहिँ प्रपरली राम्रोसँग सचेत हुनुहुन्छ हो कोही साथीहरू अब व्यक्तिहरू सचेत होलान् तर यो चाहिँ यो पर्यावरण अलिकति वैज्ञानिक कुरो विषयवस्तु परेको हुनाले अब पानी जमिन होइन अनि यो हावापानी कसरी दूषित हुन्छ भन्ने कुरा अनि त्यसपछि वन्य जन्तु अनि त्यसपछि त्यो स्पिसिसहरू छ नि प्लान्ट र एनिमलको स्पिसिसहरू तिनीहरूको इको सिस्टम इकोलोजी तपाईँले बुझ्नु भएन भने अलिकति त्यसको चेतना आयो भने मात्रै त्यसले गर्दा मलाई जहाँसम्म लाग्छ म यसमा अध्ययन गरेँ त्यसले नै म एकदमै अति सचेत भएको जस्तो मलाई लाग्छ अब कवितामा लैजान्छु एउटा कविता सुन्छौँ अनि फेरि कुराकानी गर्छौँ हुन्छ अब हालसालै हाम्रो लक्ष्मीप्रसाद देवकोटा जयन्ती परेको छ अनि त्यस उहाँकै कवितालाई मैले रिफ्लेक्ट गरेर एउटा इको कविता लेखेको छु जरुर साथी हामी पागल यसको शीर्षक छ जरुर साथी हामी पागल यस्तै छ हाम्रो हाल सानो तिल जत्रो आइभरी माला घाँटीमा झुन्ड्याउन बडेमानको पहाड जत्रो हात्ती ढालिन्छन् माझ जङ्गल जरुर साथी हामी पागल यस्तै छ हाम्रो हाल आलङ्कारिक जाब बनाउन एउटा डाबरको दाब चोरी सिकारीद्वारा मारिन्छन् निकाल्न गैँडाको खाग जरूर साथी हामी पागल यस्तै छ हाम्रो हाल आफ्नै घरको फोहोर मैला शौचालयका ढल अर्काको आँगन र गल्लीतिर बढारेर फाल जरूर साथी हामी पागल यस्तै छ हाम्रो हाला जलवायु परिवर्तन उत्सर्जन गराउनाले कार्बन बढ्दो छ समुद्रको सतह उर्लदा छन् छाला जरूर साथी हामी पागल यस्तै छ हाम्रो हाल चर्कँदो छ तापक्रम पग्लदा छन् हाम्रा हिमाल नाक छोपी हिँड्नुपर्छ छोप्न प्रदूषणका जाला जरूर साथी हामी पागल यस्तै छ हाम्रो हाल मासिसके वन्य जन्तु मासिसके वन्यजन्तु फाँडेर हरिया जङ्गल रित्तिसके बालुवा ठडाएर कङ्क्रिटका महल जरुर साथी हामी पागल यस्तै छ हाम्रो हाल त्यसैले त्यसैले मानवीय अस्तित्व परेको छ धरापमा गरिराखे ख्याल यो धरती गुज्रदैछ सङ्कटबाट होसियारले सम्हाल जरुर साथी नबन पागल अब त सुधार तिम्रो चाल अब त सुधार तिम्रो चाल धन्यवाद कति मजाले व्यङ्ग्यात्मक शैलीमा यो अहिले अहिलेको सहरीकरण जसले इकोलोजीलाई माया गर्दैन त्यो प्रति व्यङ्ग्य गरिएको छ कवि विजय तान कथाकार पनि हुनुहुन्छ उहाँका उहाँको थकित पृथ्वी शीर्षकको कथा संग्रह प्रकाशित भएको छ र केही कथाहरू मैले श्रुति सम्वेकबाट पनि वाचन गरेको छु उज्यालोमा तपाईँले सुन्नुभएको छ म अब अलिअलि गर्दै कुरा जोड्छु साहित्यमा तपाईँको बुवा पनि साहित्यकार भन्नेसम्म मलाई थाहा छ अलिकति बताउनुहुन्छ हो बुवा साहित्यकार हो उहाँले चाहिँ उहाँलाई समय भएन अब उहाँको पुस्तक निकाल्ने तर उहाँले मुक्तकहरू कथाहरू गीतहरू विशेष गरेर गीतहरू हामी बागलुङ गुल्मीतिर भएको हुनाले उहाँले त्यति बेलाको त्यो पाखा पखेरामा गाइने गीतहरू झ्याउरे गीतहरू चाहिँ उहाँको आफ्नै शब्दमा लेख्नु भएको थियो अनि उहाँले लेखहरू लेख्नुहुन्थ्यो राजनैतिक सामाजिक लेखहरू उहाँ एकदम एकजना राजनीतिज्ञ पनि हुनुहुन्छ त्यसको साथसाथै साहित्यकार पनि हुनुहुन्थ्यो अनि बुवा हामी भैरामा बस्दाखेरि यस्तै साहित्यिक गतिविधिमा मलाई लग्नुहुन्थ्यो सायद छापले होला मलाई पनि त्यहीँबाट प्रभाव पर्छ सानोतिनो साहित्यकार बनायो बुवाको नाममा केही पुरस्कारहरू पनि छ कि जस्तो छ पुरस्कार छ सिन्जाली प्रतिष्ठानले चाहिँ सञ्चालन गर्छ जयबहादुर हितान जयबहादुर हितान पुरस्कार भनेर हामीले घोषणा गरेका छौँ त्यो चाहिँ वर्षमा एकचोटि दिइन्छ यसको पुरस्कार राशि तिस हजार छ यो कस्तो मान्छेहरूलाई दिइन्छ यो हामी अब मगर समुदाय परेको हुनाले मगर समुदाय धेरै पिछडिएको समुदाय हो अनि मेरो बुवाले मगर समुदायलाई उत्थान गर्ने धेरै कामहरू सामाजिक काम गर्नुभयो अनि मगर समुदायमै जसले देन दिन्छ ती व्यक्तिलाई मात्रै यो पुरस्कारले पुरस्कृत गरिन्छ त्यसरी भइरहेको छ कसैले अप्लाई गर्नु पर्यो कोही मगर साथीहरूले भने सक्नुहुन्छ कि त यो संस्थाले आफैले खोज्छ संस्थाले आफैले खोज्छ संस्थामा म पनि संरक्षक छु अनि यसमा संजोग लाफाजी जो चाहिँ सिन्जाली प्रतिष्ठानको अध्यक्ष हुनुहुन्छ त्यो प्रतिष्ठान र हामी संरक्षकको बिचमा चाहिँ कसलाई दिने भनेर हामी निदो गर्छौँ त्यसको मैले यो सन्दर्भ यसकारण पनि जोडेको हो कि केही महिना अगाडि पुरस्कार वितरण समारोहमा म पनि सहभागी हुन पाएको थिएँ र त्यति बेला मैले थाहा पाएको हुनाले यो सन्दर्भलाई मैले जोडेँ अचेल कथा कविताहरू कतिको लेख्नुहुन्छ अहिले म दुईवटा संस्थामा आबद्ध थिएँ अनि हिजो अस्ति मात्रै त्यो संस्थाबाट म के भन्छ कार्य मेरो कार्यभार अरूलाई हस्तान्तरण गरेँ त्यसले गर्दाखेरि गत दुई तिन वर्षमा कथाहरू लेख्न पाइएन तर कस्तो खालको कथा विशेष गरी यीको कथा कसरी लेख्ने भनेर त्यसको फ्रेमवर्क चाहिँ मैले यो दिमागमा आएको बेलामा चाहिँ मैले लेखेर बनाइसकेको छु अब अब अब समय छ अब चाहिँ अब आउने यो दुई हजार बिसमा हामीले भयो भने काठमाडौँमा एउटा इको साहित्य गोष्ठी वृहत अन्तर्राष्ट्रिय स्तर गर्ने हामीले जस जमरको योजना गरिरहेछौँ सायद त्यसमा मेरो एउटा इको कथाको कृति चाहिँ विमोचन हुन्छ त्यो टार्गेट मैले ल्याएको छु लाउरे भन्ने एउटा शब्द छ आर्मीहरू जो विदेशमा आर्मी बन्नको लागि जान्छन् उनीहरूलाई बढी प्रयोग गरिन्छ यो शब्द तपाईँलाई पूर्व लाउरे भन्न सकेँ मैले एकदमै तपाईँ आर्मी भएर रिटायर्ड भइसक्नुभयो पूर्व भएको र अहिले बेलायतमा अरू काम गर्दै बस्नुभएको छ एमएससी गर्नुभएको छ पर्यावरणमा होइन आफ्नो पढाइकै विषयको काम गर्दै हुनुहुन्छ बेलायतमा जहाँसम्म मैले बुझेको छु हजुर त्यहाँको बेलायतको वातावरण मन्त्रालयमा एउटा एन्भाइरोमेन्ट अफिसरको रूपमा म काम गर्छु मेरो दिनदिनीको कार्य भनेको चाहिँ अब नदी नाला प्रदूषण भएको छ कि छैन भनेर त्यसमा हेर्ने अनि इन्भाइरोमेन्टल लेजिस्लेसन छ त्यसलाई चाहिँ कसैले मिचेर काम गरिरहेको छ भनेर चाहिँ अब ऊ गर्ने अनुसन्धान गर्ने अनि त्यस तिनीहरूलाई चाहिँ दण्ड सजाय दिने एउटा हुन्छ भने अर्को चाहिँ अब बिग्रिसकेको वातावरणलाई बिग्रिसकेको जमिनलाई बिग्रिसकेको खोला नालालाई चाहिँ त्यसलाई चाहिँ इम्प्रुभमेन्ट गर्ने नयाँ नयाँ प्रोजेक्टहरू लिएर चाहिँ त्यसलाई इम्प्लिमेन्ट गर्ने माछालाई हेर्ने भ्यागुतालाई हेर्ने हेर्ने अनि समुद्रका डल्फिनहरूलाई हेर्ने अनि त्यहाँ नुहाउने बिचहरू हुन्छन् अब ती बिचको पानी त स्वच्छ हुनु पऱ्यो अनि त्यो इयुले e अनि युनाइटेड नेसनले दिएको त्यो मापदण्डभित्र चाहिँ त्यो पानी छ कि छैन भनेर चाहिँ जाँचबुझ गर्ने काम हुन्छ मेरो तपाईँ जस्तो मान्छेले नेपालको नेपाल सरकारलाई वा कुनै सङ्घ संस्था गैर सरकारी संस्था अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूलाई नेपालको नदीनाला सुधारमा नेपालको इकोलोजी सुधारमा दिन सक्ने सहयोगहरू हुन्छन् कि हुँदैन तपाईँ यसरी ठोकिनु भएको छ कोही यस्तो संस्था व्यक्तिहरूसँग म धेरैसँग ठोक्किने प्रयास गर्छु नेपालमा आएको बेलामा तर अझैसम्म त्यो जुरेको छैन यहाँको अब म बेलायतको WWF world wide fund for नेचरमा चाहिँ म मेम्बर हो तर यहाँ आएर डब्लुडब्लुको साथीहरूसँग भेट्छु भनेर धेरैचोटि प्रयास गरेको छु भेट छैन कुनै पनि प्रोजेक्टमा म आबद्ध छैन अब यो बागमती सरसफाइको कार्यक्रममा म एकचोटि इन्भल्भ भएँ सरसफाइ पनि गरेँ तर अब बागमती सरसफाइको प्रोजेक्टमा भएका साथीहरूसँग पनि पनि मेरो लिङ्क छैन म हरेकचोटि आउँदाखेरि प्रयास गर्छु तर सम रिजन <laughs> के छ कारण मलाई थाहा भएन म त्यहाँ उहाँसँग बसेर काम गर्न के अरे एउटा मिटिङ पनि गर्न सकेको छैन अनि हिजो अस्ति हाम्रो शक्ति बस्नेजी हाम्रो वन तथा के अरे वातावरण मन्त्री पनि जानुभएको थियो उहाँलाई नि छुट्टै भेटेर मैले कुरो गरेँ अनि त्यसपछि उहाँलाई मैले कनेक्ट पनि गरेँ इमेल पठाएँ मैले इमेल रेस्पोन्ड पाएको छैन अनि उहाँले मलाई कार्ड दिनुभएको छ म उहाँलाई दिपावलीको शुभकामना भन्दै फोन गर्ने चाहिँ म जमर्को गर्दैछु यो एउटा सन्दर्भ नेपालमा कसरी काम गर्दा ढिला सुस्ती हुन्छ र कसरी विज्ञहरूले ठाउँ पाउँदैनन् जस्तो सन्दर्भलाई पनि हामीले यसरी जोड्न सक्छौँ जस्तो लाग्यो कुराकानीलाई म एकैछिन रोक्छु र कवितातर्फ लैजान्छु अर्को कविता कुन सुनाउनु हुनुहुन्छ विजयजी यो कविता म मुक्तक छ मुक्तक गजलहरू लेख्छु इको गजल म एउटा मुक्तक सिकाउ सुनाउँछु यो पनि इको मुक्तक नै हो यो दसैँ तिहारमा यो दसैँ तिहारमा अक्सिजन वर्षाउने रेन फरेस्ट काट्न नदिनु परेको छ जैविकसँग रासायनिक मल साट्न नदिनु परेको छ क्लोरोफ्लोरो कार्बनको प्रयोग न्यूनीकरण गरेर विकिरण छेक्ने ओजन सतह फाट्न नदिनु परेको छ यो दसैँ तिहारमा यो दसैँ तिहारमा सागर मैलाउने प्लास्टिकसँग माया गाँस्न नदिनु परेको छ पराक्षेचन गराउँदै मौरी र भमरा मास्न नदिनु परेको छ कार्बन डाइअक्साइडको उत्सर्जन न्यूनीकरण गरेर एक दशमलव पाँच डिग्रीभन्दा बढी वायुमण्डल तात्न नदिनु परेको छ धन्यवाद बडा रमाइलो मिठो सन्दर्भलाई जोड्नु भएको छ यो पर्यावरण साहित्य अथवा भनौँ वातावरण साहित्यमा कलम चलाइरहँदा तपाईँ सँगसँगैको अभियन्ता अथवा तपाईँलाई सहयोग गर्ने तपाईँभन्दा सिनियर गार्जेन वा तपाईँको समकक्षी वा तपाईँभन्दा जुनियर साथीहरू को को हुनुहुन्छ अब यसमा अहिलेसम्म त म एक्लै छु जस्तो लागिरहेछ मैले मलाई जस धकल्ने साथीहरू पनि म खोजिरहेको छु अनि मभन्दा अगाडि को छन् भनेर म खोजिरहेको छु विशेष गरेर नेपाली साहित्यमा होइन पर्यावरण साहित्यमा अब यसमालाई अब अलिकति भित्र बसेर लुकेर अलिकति इनेक्टिभ तरिकाले त केही साथीले काम गर्नुभएको छ होला होइन तर मैले अहिलेसम्म भेटेको छैन मैले थुप्रै कार्यक्रम अब बेलायतमा गर्छु इको पोएट्री सम्बन्धी यहाँ पनि गर्छु मैले गरेको कार्यक्रममा चाहिँ उहाँ साथीहरू आउनुहुन्छ इन्भल्भ हुनुहुन्छ इको कविता वाचन गर्नुहुन्छ तर म जस्तो एउटा अभियानको रूपमा चाहिँ मैले अझैसम्म पाउन सकेको छैन अब यो दुःखको कुरो के हो तर म यही खोज्ने प्रयासमा बेला बेलामा नेपाल आएर अब जारी छ जारी छ हजुरको जस्तो यो उज्यालो नेटवर्कको मार्फत मेरो खोजी जारी छ मैले यसै कारण पनि यी सन्दर्भ किन उठाइरहेको हुँ भने कसैलाई चाहिँ पर्यावरणमा मात्रै वा वातावरणमा मात्रै लेखिरहनु मन हुन सक्छ र यो अभियानमा कोही जोडिन सक्छ विजय हितानसँग जोडिनु उसको लागि सहज होस् भन्नको लागि पनि यी सन्दर्भहरूलाई मैले उठाइरहेको हुँ अब मैले यही सन्दर्भ फेरि जोड्छु आज हामी पुरै वातावरण वातावरण पर्यावरणकै कुरा गर्छौँ यो वातावरण पर्यावरण साहित्यले समाजमा ल्याउन सक्ने परिवर्तनलाई चाहिँ कसरी हेर्नुभएको छ अब यसले सबभन्दा पहिला त यो साहित्य भएको हुनाले अब साहित्य त एउटा आर्ट्स हो होइन अब यो वातावरण साहित्यका सृजनाहरू पढेर ती व्यक्तिले आनन्द लिन्छन् जस्तै अब अब आज हाम्रा श्रोताहरूले अब इको कविता सुन्दै हुनुहुन्छ होइन त्यो आनन्द लिँदै हुनुहुन्छ त्यो आनन्द लिने त एउटा पाटो छँदैछ तर इको साहित्यको अर्को महत्त्वपूर्ण का पाटो भने के हो भने अब वातावरण चाहिँ कसरी बिग्रेको छ होइन अब यसमा के के खराबी छन् र यसलाई चाहिँ कसरी सुधार गर्नुपर्छ भन्ने कुरा चाहिँ उहाँले बुझ्नुहुन्छ जस्तै अघि मैले मेरो योभन्दा अगाडिको मुक्तकमा मैले के भने हामीले एक पोइन्ट एक पोइन्ट पाँच डिग्री तापक्रम चाहिँ बाट बस्न दिन हुँदैन नदिनु परेको छ भनेर भने नि त्यो के भने वैज्ञानिकले के भनेछन् भने अबको यो दुई हजार पचाससम्ममा चाहिँ पृथ्वीको तापक्रम बढेर एक पोइन्ट पाँच डिग्री बढेर गयो भने अहिले चाहिँ अवश्य नेपालको तापक्रम चाहिँ तिस डिग्री पुग्छ तर दुई हजार पचास सालभित्रमा चाहिँ एकतिस पोइन्ट पाँच डिग्री त्यो औसत एभरेज टेम्परेचर पुग्यो भने चाहिँ त्यसले चाहिँ नराम्रो खालको विनाश खालको अब उहरू विध्वंसहरू ल्याउँछ अब डडेलो लाग्ला हुरी बतास चल्ला होइन ती कुराहरू ल्याउँछन् त्यो चाहिँ त्यो उहाँ एक पोइन्ट पाँच डिग्रीले बढ्न नदिनको लागि चाहिँ हाम्रो गतिविधिमा हामीले जो कार्बन डाइअक्साइड उत्सर्जन गर्छौँ त्यसलाई चाहिँ स्टप गर्नु पऱ्यो हो यस्तो खालको मेसेज चाहिँ अब श्रोताहरूले रिडरहरूले पाठकहरूले चाहिँ पाउन सक्छन् कति राम्रो हामी उज्यालो रेडियो नेटवर्कको कार्यक्रम एकल कविता वाचन सुन्दैछौ र आज मसँग कवि विजय हितान हुनुहुन्छ कवि साहित्यकार विजय हितान वातावरण साहित्य पर्यावरण साहित्यमा कलम चलाउनुहुन्छ कविताहरू लेख्नुहुन्छ कथाहरू लेख्नुहुन्छ लेख निबन्धहरू पनि लेख्नुहुन्छ उहाँको स्थायी घर गुल्मी अहिले युके बेलायतको फोक्सटोन केन्ट भन्ने ठाउँमा बस्दै आउनुभएको छ पूर्व गोर्खावर्ती हुनुहुन्थ्यो उहाँ अहिले बेलायतको वातावरण मन्त्रालयको एउटा विभागमा कार्यरत हुनुहुन्छ जहाँ वातावरण सम्बन्धी नै काम गर्नुहुन्छ र नेपालमा पनि वातावरण सम्बन्धी काम गर्ने संस्था अथवा साहित्यकर्मीहरूसँग जोडिने र केही गर्न चाहने रुचिका साथ अगाडि आउनुभएको छ आज उहाँका वातावरण सम्बन्धी कविता सुन्दै कुराकानी गर्दैछौँ अब अर्को कविताको पालो भएको छ विजयजी हस् धन्यवाद यस कविताको शीर्षक छ एक लाटो पहाड सदियौंदेखि यस धरतीको परिधिभित्र सीमांकित बन्दै एउटा क्षेत्रफलको भूभाग ओछ्याउँदै निलो सराकलाई ओढेर बडेमानको स्वाभिमान साथ म थच्रक्क बसेको छु भूगर्भको इतिहास कालदेखि नै एक स्वास्थ्य पारिस्थितिकाको पहरेदार बनी मेरा छातीभरिको हरियो वासस्थान रक्षार्थ तापक्रम वर्षात र बतास जस्ता प्रतिकूल तत्वहरूसँग म दिनरात महाभारत युद्ध पनि लड्दै आएको छु शिरमा हिमाल फुलाउँदै बेसीमा गण्डकी बगाउँदै सन्तुलित पर्यावरण कायम राख्न शिशिर हिउँद र वसन्तसँग महर मौसम संरक्षण र सम्वर्धनका सहकार्यहरू पनि गर्दै आएको छु तिमी भने तिमी भने कुन दिशाबाट यता बसाइ सरेर आयो र फाँड्यो हरिया वनजङ्गल गुणबिन बनाउँदै मैना सुगा र मुनालहरू डढेलो सल्काउँदै बुट्यानहरू भाग्ने गराउँदै किरा फट्याङ्ग्रा र पुतलीहरू शिकार खेल्यौ शिकार खेल्यौ लुप्त हुने गराउँदै बाघ भालु र चितुवाहरू अनि खन्यौ खोरियाहरू भूक्षय गराउँदै माटो बालुवा र उर्वर र शक्तिहरू तिमी भने फेरि तिम्रा सन्ततिहरूले कोपरे भित्ताहरू र निकाले तामा चुन ढुङ्गा र स्लेटहरू भत्काउँदै दुम्सी लुक्ने दुला र भालु बस्ने ओढारहरू खोपे खोस्रे पाखाहरू र बनाए गोरेटा र घोडेटाहरू गुरुत्व आकर्षण शक्तिलाई पनि जित्दै गुल्टाउँदै ढुङ्गा र चट्टानका पहिराहरू फेरि तिमी आएका छौ फेरि तिमी आएका छौ मेरो छातीभरि बुलडोजरका नङ्ग्रा गाडेर एक लास र सडक बिछ्याउँदै ट्र्याक्टर र महिन्द्र सुमोका पाङ्रालाई उकालोतिर घसारेर स्वच्छ वायुमण्डलमा कार्बन र धुलोको उत्सर्जन गराउँदा शिरको हिमाल पगाल्दै र बेसीको गण्डकी धमिलाउँदै मेरो अर्धनग्न पाखा पखेरामा अदिगो विकासको नारा घन्काउँदै गोरस मही दही घरपाला र कोदोको रोटी जस्ता अर्ग्यानिक चिजलाई कोका कोला बियर र पिज्जासँग साट्दै तटबन्धन र बाँध बाँधेर घरको धुरीबाट कृत्रिम प्रकाश भित्राउनका खातिर जोखिम बढाउँदै बाढीको फेरि तिमी आएका छौ मलाई त यस्तो लाग्छ मलाई त यस्तो लाग्छ तिमी मेरो पहिचान मेटाउन खोज्दैछौ र मरूभूमि भनेर मलाई नामकरण गर्दैछौ म भने म भने मुक्तर्शक बनेर तिम्रा विनिर्माणका सबै पीडालाई सहँदै तिमीलाई जे मन लाग्छ त्यही गर्न दिएर सम्भवत निकट भविष्यमा घट्न सक्ने कुनै महाप्रलयको शङ्क फुक्दै थस्रक्क बसिरहेको छु एक लाटो पहाड बनेर थस्रक्क बसिरहेको छु एक लाटो पहाड बनेर धन्यवाद बडा मिठो कवि विजय तानको कविता हामीले सुन्यौं हामी आज कवि विजय तानसँग छौं उहाँका अरू कविताहरू लिएर केही बेरमा आउनेछौ उज्यालो सुन्दै गर्नुहोला भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन सीधा कुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ उज्यालो रेडियो नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा आज हामी कवि विजय इतानसँग कुराकानी गरिरहेका छौं कवि साहित्यकार विजय इतानको जन्म नेपालको गुल्मीमा भएको हो उहाँ बेलायती सेनामा आबद्ध हुनुभयो र त्यहाँबाट निवृत्त भइसकेपछि अहिले बेलायतकै वातावरण मन्त्रालयको एउटा विभागमा कार्यरत हुनुहुन्छ नेपालमा उहाँ आउनुभएको बेलामा आज मैले उहाँसँग एकल कविता वाचनको यो बसाई बसेको छु आज दिउँसो बागबजारमा एउटा क्याफेमा एउटा कार्यक्रम सम्पन्न भयो जुन उहाँकै संयोजकत्वमा भएको कार्यक्रम थियो र वातावरण साहित्यमाथिको छलफल थियो वातावरण कविहरूको भेला थियो त्यो कार्यक्रम र भव्यताका साथ यो कार्यक्रम सम्पन्न भयो मैले यहाँनिर सन्दर्भ जोड्नुपर्छ विजय तानले आफ्नै संयोजकत्वमा वातावरण साहित्यका मात्रै कविताहरूको सङ्गालो एउटा मोटो पुस्तक प्रकाशित गर्नुभएको छ स्वच्छन्द सुशेलीहरू कविता संग्रह बजारमा तपाईँले पाउन पनि सक्नुहुन्छ विजय तानको अगुवाईमा यो पुस्तक आएको हो युकेको फोक्सटनमा अहिले बस्दै हुनुहुन्छ र आज हामी उहाँका साहित्य र उहाँको वातावरणप्रतिको मोह विशेष गरी उहाँले पर्यावरणमा एमएससी गर्नुभएको छ स्नातकोत्तर गर्नुभएको छ र यिनै सन्दर्भहरू जोड्दै हामी कुराकानी गर्छौँ विजयजी फेरि स्वागत छ ल हजुरलाई धन्यवाद अच्युतजी यो पटकको मुख्य उद्देश्य नेपाल आउनुको के हो भनेर चाहिँ मैले ठ्याक्कै सोधेको छैन तर धेरै कुराहरूबाट अनुभव अनुमान चाहिँ गर्न सक्छु <laughs> दुईवटा कुरा छन् एउटा चाहिँ पारिवारिक भेटघाट हो अनि मेरो भाइको विवाह हुँदैछ मेनली चाहिँ त्यसको लागि आएको त्यसपछि अब यहाँ आएको बेलामा केही साहित्यिक गतिविधि गरौँ भनेर जो आज हामीले इको साहित्यिक गोष्ठी भेटघाट भनौँ न यसलाई अनौपचारिक भेटघाट गरियो ठुल्ठुला नेपालमा भएका प्रख्यात साहित्यकार साथीहरू आउनुभएको थियो र यही दुईवटा कार्यक्रमले म अहिले नेपाल आएको नेपाली साहित्यमा अरूका कविताहरू अरूका कथाहरू उपन्यासहरूको अध्ययन चाहिँ कतिको गर्न भ्याउनुहुन्छ तपाईँ मैले एकदमै गरिरहेको छु विशेष गरेर अहिले कविता मेरो घरको लाइब्रेरीमा कविताका ठेली अनि त्यसपछि उपन्यासका कथाका ठेलीहरू छन् बिस्तारै त्यो बढ्दैछ बढ्ने क्रम छ तर मलाई नजिकबाट यो इको साहित्यमा प्रेरणा दिने एकजना एकदमै वरिष्ठ साहित्यकार समालोचक हुनुहुन्छ डक्टर गोविन्दराज भट्टराई हिजो अस्ति बेलायत गएर पनि आउनुभयो उहाँका पुस्तकहरू म पढ्छु अनि त्यसै गरेर अब बेलायतै साहित्यकार साथीहरूले लेखेका अब कथाहरू कविताहरूको कृतिहरू पढ्छु अनि यताबाट जाने साथीहरूले पनि एक दुईवटा उपहार स्वरूप ल्याइदिन्छन् कसैले गराइदिन्छन् ती पढ्दैछु अब यो योगमाया पढ्दैछु पढेँ भनौँ न अहिलेको मदन पुरस्कारबाट पुरस्कृत उपन्यास हजुर हजुर बेलायततिर चाहिँ साहित्यिक अभियानहरू नेपाली साहित्यिक अभियानहरू कतिको चल्छ अभियान अब एउटा अभियान त हामीहरू आफै भनौँ न हामी पूर्व गोर्खा भएको हुनाले युद्ध साहित्य अभियानलाई हामीले अगाडि लगेको छौँ एकदमै यो अगाडि गइरहेको भनेको पूर्व आर्मीहरू सबैले लेख्नुहुन्छ धेरैले लेख्नु लेख्नुहुन्छ र तपाईँहरू भेटघाट गरेर छलफलमा ल्याउनुहुन्छ छलफलमा ल्याउनु कस्ता कुरा आउँछन् ती युद्ध साहित्यमा अब युद्ध साहित्यमा कस्ता कुरा आउँछन् भनेर भन्दाखेरि युद्ध पनि एकदमै रमाइलो छ अनि यसलाई परिभाषित गरिरहेको छ युद्ध र युद्ध साहित्य के हो भनेर एक दुईजना साथीहरू जस्तै गणेश राई मिजास तेम्बे होइन अनि नरेश काम्बाङ राई उहाँहरूले चाहिँ त्यसलाई परिभाषित गरिसक्नु भएको छ अब युद्ध युद्ध साहित्य युद्धको तिनवटा काल हुन्छ नि युद्धभन्दा अगाडि अनि त्यसको युद्ध भइरहेको बेलामा अनि युद्ध सिद्धिसकेपछिको काल यो तिनवटा कालभित्र बसेर युद्ध साहित्य गर्नको लागि तपाईँ लाउरे आफै योद्धा नै हुनुपर्छ भन्ने छैन युद्धसँग लाउरेसँग सम्बन्धित तपाईँको श्रीमती छोराछोरी आफ्ना मान्छेले पनि त्यो युद्धलाई एउटा बिम्ब बनाएर युद्धमा भएको दुःख युद्धमा भएको रगत लडाइँ बन्दुक झै झगडा होइन यस्तो सम्बन्धी चाहिँ पनि उहाँले कविता गजल गीत होइन कथा निबन्ध जे लेख्दा नि भयो त्यसलाई चाहिँ हामीले युद्ध साहित्य मान्छौँ भनेर त्यसरी परिभाषित गरेको छ थकित पृथ्वी तपाईँको कथा सङ्ग्रहभित्रका केही कथाहरू सम्झन्छु म कि बन्दुक र कलम सँगसँगै कसरी दौडिन्छन् जस्तो कुराको <laughs> चाहिँ अनुपम उदाहरण छ त्यसमा है तपाईँहरूले त्यो अनुभव भनौँ न हामी केटाकेटीदेखि नै तरबार बलियो कि कलम बलियो भनेर आएका हुन्छौँ होइन एउटा मात्रै बलियो हुन्छ भन्ने मानसिकता बनाएर आएको हुन्छौँ हामी तपाईँहरू युद्ध साहित्यमा हुनुहुन्छ पूर्व गोर्खाहरूले लेखिरहनु भएको छ भने त बेलायती सेनाको कति बन्दुक तपाईँले उचाल्नु भयो होला कति ठाउँमा पड्काउनु भयो होला होइन अनि त्यो कलमले फेरि लेख्दाखेरि कलम र बन्दुकलाई कसरी तुलना गर्नुहुन्छ <laughs> कलमको पावर छुट्टै हुन्छ बन्दुकको पावर छुट्टै बन्दुकले अब ध्वस्त पार्छ भने कलमले चाहिँ त्यसलाई अब निर्माण गर्छ होइन त्यसलाई संरक्षण गर्छ एउटा इतिहासलाई चाहिँ संरक्षण गरेर राख्ने काम गर्छ त्यति फरक पर्छ तर अहिलेको अवस्थामा अब आर्मी लाउरे भन्ने भन्ने बित्तिकै अब उनीहरूले बन्दुक मात्रै समाधिन समात्छन् भनेर भन्नु चाहिँ अलिकति नाजायज हुन्छ अहिलेका लाउरेहरू सैनिकहरू पढेरै गइसकेका हुन्छन् होइन हो उहाँहरूले कलमै नचलाउनु होला तर उहाँ चाहिँ अब शिक्षित हुनुहुन्छ तर अहिले विशेष गरेर ब्रिगेड अफ गोर्खासबाट निवृत्त भएका धेरै साथीहरूले पहिलाभन्दा अहिले चाहिँ साहित्यमा कलम चलाउन लाग्नु भएको छ एउटा कविता फेरि सुनौ अब म मुक्तक भन्छु यो मुक्तक प्लास्टिक प्रदूषण सम्बन्धी छ र प्लास्टिक प्रदूषणले हाम्रो समुद्र अनि हाम्रो महासागर महासागर त खाइसकेको छ यसमा चाहिँ बढी नभनौँ त्यही सम्बन्धी मेरो दुई तिनवटा मुक्तक छ अम्खरामा पिउँथे आजकल प्लास्टिक बोतलमा पिउन थालेको छु पिउन साथ बोतललाई भुइँतिर मिल्काउन थालेको छु एकचोटि चलाएपछि फेरि नचलाउने नराम्रो बानी वातावरण अमैत्री जिन्दगी बोकेर जिउन थालेको छु डोकोमा बोक्थेँ आजकल प्लास्टिक झोलामा बोक्न थालेको छु झोलालाई खोल्न साथ फोहोरो भुइँभरि फोक्न थालेको छु मेरो लापरवाहीको प्रयोगले डल्फिनहरू फन्दामा पर्न लागे किन हो म तिनको अमूल्य प्राणलाई रोक्न थालेको छु सुपर मार्केटका फुलबारीमा प्लास्टिकका फुल जथाभावी तिनलाई टिप्नुहोला मानिसका भुल झर्दै झर्दै समुद्रमा पुगेको देखेकै छौ होला तिनको परिबन्धमा परेको माछा कछुवाका हुला सुगन्ध रहित फूल यो चोक गल्लीमा फुल्न थाल्यो तिम्रा हाम्रा घर आँगन र सडक पेटीमा डुल्न थाल्यो सर्दै नसर्ने कस्तो माल यो सुनेकै छौ होला धमिलाउँदै निलो सागरको पानीमा घुल्न थाल्यो धमिलाउँदै निलो सागरको पानीमा घुल्न थाल्यो कवि विजय तानले मुक्तक सुनाउँदै हुनुहुन्छ हामीलाई अहिले हामीले सुन्यौं र उहाँको जे जति विधाहरू छन् प्राय सबैमा आफ्ना विधाहरूमा उहाँले पर्यावरण साहित्यकै कुराहरू लेखिरहनु भएको छ विजयजी बेला बेलामा नेपाल आइरहनुहुन्छ तपाईँ गत वर्ष त्योभन्दा अघिल्लो वर्ष पनि आउनुभएको थियो कि जस्तो लाग्छ मलाई लाग्छ सम्भवतः हाम्रो यो तेस्रो भेट पनि हो तेस्रो भेट तपाईँले नेपालमा आइरहँदा यतिको लामो समयदेखिको पर्यावरण चेत छ तपाईँलाई त्यो एउटा चेतमा तपाईँ हिँड्दा हिँड्दै दिमागमा के बोकेर हिँड्नुहुन्छ भन्ने कुरा पनि हो तपाईँले जति पर्यावरणलाई वातावरणलाई बोकेर हिँड्नुहुन्छ हामी त्यति बोकेर हिँड्दैनौँ होइन तपाईँले सर र हेर्दाखेरि यहीँ काठमाडौँभित्रै अथवा नेपालको अरू ठाउँहरूमा आम जनमानसबाट सामान्य यति परिवर्तन त गरिदिए कस्तो हुन्थ्यो होला नि जस्तो लागेको केही चिजहरू बिच छन् मनमा धेरै छन् अब सबभन्दा पहिला काठमाडौँलाई मेट्रोपोलिटन सिटी महानगरपालिका भनिनको लागि चाहिँ सबभन्दा पहिला यहाँको सरकारले यहाँको नगरपालिकाले यो ढल विकासमा चाहिँ धेरै जोड दिनु पऱ्यो अब यहाँ रिङ रोड त बनिसक्यो होइन अब ट्राफिक लाइटहरू छ अब जबसम्म हामी ढल विकास त्यो ढल र त्यसलाई त्यो त्यो त्यसलाई प्रशोधन गर्ने एउटा फेसिलिटी हामीले यहाँ इन्स्टल गर्दैनौँ तबसम्म चाहिँ हामीलाई हामी हामीले मग महानगरपालिका मेट्रोपोलिटन सिटी नभने पनि हुन्छ यो विदेशीहरूको आँखामा चाहिँ Kathmandu is not metropolitan city Kathmandu is not महानगरपालिका है रिङ रोडले मात्रै महानगरपालिका बन्दैन भोलि बिहान रेल आउला जहाज आउला त्यसले मात्रै बन् बन्दैन सबभन्दा पहिला यहाँ चाहिँ हाम्रो के भन्छ किचनबाट टोयलेटबाट जाने जो फोहोर पदार्थ छ नि तरल पदार्थ त्यसलाई चाहिँ ढलबाट गएर त्यो प्रशोधन केन्द्रमा प्रशोधित भएर जबसम्म हाम्रो बागमती हाम्रो यो यो टुकुचा नदी यहाँ छन् नि यिनीहरू चाहिँ यहाँको इकोलोजी चाहिँ अब यो सभ्यता युनाइटेड नेसनले दिएको मापदण्डसम्म नआउँदासम्म चाहिँ हामी म मैले चाहिँ म काठमाडौँ महानगरपालिकामा बस्छु भनेर मलाई लाज लाग्छ यसमा चाहिँ हामीले सबभन्दा पहिला सुधार गर्नु अब तपाईँ आफै वातावरणमा यति धेरै बुझ्नुभएको बेलायतको मन्त्रालय वातावरणकै मन्त्रालय अन्तर्गत काम पनि गर्नुभएको हुनाले टेन्टेटिभ मूल्य तपाईँलाई थाहा हुन सक्छ कि यो असाध्यै महँगो काठमाडौँ महानगरपालिकाले एफोर्ड नै गर्न सक्ने चिज हो एकदमै अफोर्ड गर्न नसक्ने चिज हो यो यसमा चाहिँ वैज्ञानिक कुरोहरू आवश्यकता छ सबभन्दा पहिला त अब ढल निर्माण गर्नको लागि चाहिँ अब ढल इन्जिनियर्सहरू हुनु पऱ्यो ड्रेनेज इन्जिनियर्सहरू हुनु पऱ्यो अनि त्यसलाई त्यो ढलहरू बेला बेलामा ब्लक हुन्छ धेरै समयमा ब्लक हुन्छ म त डेली बेसिसमा के अरे युगेमा काम गर्छु ती इन्जिनियरहरूसँग त्यो इन्जिनियरिङ इक्विपमेन्ट त ब्लक भएको बेलामा कसरी खोल्ने त्यसलाई कसरी रिपेयर गर्ने भन्ने कुरा त्यसलाई इम्प्लिमेन्ट गर्न सक्नु पऱ्यो अनि त्यसपछि त्यो ढललाई प्रशोधन गर्ने केन्द्रमा धेरै वैज्ञानिक रासायनिक र यो केमिकलको कुराहरू आउँछ त्यो ठुलो फेसिलिटी हो त्यसलाई सञ्चालन गर्न लागि चाहिँ अब त्यो सबै कुरा अटोमेटिक हुनु पऱ्यो यो अब हामीले सक्दैनौँ नेपालले हामीले सक्दैन हामीले अब युके अमेरिका सहयोग चाहिन्छ र त्यस्तो खालको विज्ञ चाहिँ हामीलाई जरुरी पर्छ तर नगरपालिकाले त्यो काममा उद्यत भइरहनु पऱ्यो कहाँबाट सहयोग जुटाउनु यो कसरी हुन्छ तर त्यसमा नल्याएसम्म जति सुधारे पनि इकोलोजी सुधार्न सक्दैनौँ सकिन सकिन त्यसरी बुझौँ त्यसरी बुझौँ फेरि एउटा कवितामा लगेँ मैले डस्टमान्डु अब यो डस्टमान्डु भन्नाले अब काठमाडौँलाई धुलै धुलो धुलै धुलो भन्न खोजे हो तर यो भन्दैमा म यसमा रमाउँदैन भन्दिनँ म चाहिँ यहाँ आइसकेपछि यहाँको प्रदूषण एकदमै रमाउँछु यहाँको यो यो नाकमा चाहिँ धुलो नबस्दासम्म काठमाडौँ भिजिट गरेर नगए गए जस्तो लाग्छ अघिल्लो पटक मलाई लाग्छ एक डेढ वर्ष अगाडि हामीले यस्तै रेडियोमा कुरा गर्दा मैले क्वेसन सोधेको थिएँ वातावरण खत्तमै भइसकेको हो त्यहाँको भन्दाखेरि होइन यति हुँदा हुँदै पनि बेजिङको भन्दा राम्रो छ है काठमाडौँको वातावरण धुलो हुँदा हुँदै पनि तपाईँले भनेको वाक्य म सम्झिरहन्छु <laughs> सही कुरा सही कुरा डस्टमान्डो यो कविता सडकका पेटीहरूसँगको मेरो नाता हतौडी र घनले नतोड साँगुरो गल्लीतिर तन्किएका घरका बार्तली र छज्जासँगका मेरा सम्बन्ध डोजर र क्रेन लगाएर विच्छेद नगर नदी किनार बगरसँगको मेरो गाँठो गैँती बेल्चाले नफुस्काऊ माटोसँगको मेरो पहिचान कुटो कोदालीले छिया छिया नपार नत्र भने नत्र भने म वायुमण्डलमा हावासँगै मन्डारिँदै ट्याम्पो ट्याक्सी र माइक्रोको धुवाको मुस्लोसँग गठबन्धन गर्दै तिम्रो नाक मुख र आँखाभित्र छिर्दै तिम्रो शरीरलाई उल्टै छियाछिया पार्छु मलाई माटोको डल्लाबाट नजन्माऊ मेलम्चीको पानी र बर्सातको बासिटाले मलाई छम्किने काम नगर त्यो छम्काई दीर्घकालीन होइन भोलि म भोलि म घामको सुकाएर बतासको उडानसँगै इट्टा भट्टाको चिम्नीबाट निस्कने तुवालो भित्र लुकेर फेरि उडिहाल्छु अनि बर्सिन्छु ब्युटी पार्लरमा रङ्गाएका तिम्रा कपालका केसहरूमा र टाँसिन्छु तिम्रा फेस मास्क सनग्लास र मोटरसाइकलका हेलमेटहरूमा अनि तिमी अनि तिमी cafe restaurant supermarket meeting office अनि घर पुगेर साला यो कस्तो धुलो भन्दै मलाई ढोका बाहिरै टकटकाउने छौ म त्यति बेला तिम्रो फोक्सोको ढोकाभित्र तिमीले थाहै नपाउने गरी छिरिसकेको हुनेछु र त्यसपछि प्रदूषणका खोकीहरू खोक्दै तिमी अस्पतालको सैयामा पल्टनेछौ त्यसैले तिमी मेरो यस धरतीसँगको सम्बन्धमा दरार पार्ने प्रयत्न नगर मलाई मेरो माटो र ढुङ्गाबाट नछुटाऊ मेरो अस्तित्व ढुङ्गासँग गाँसिएको छ मेरो पहिचान माटोसँग जोडिएको छ मलाई जुन दिन यी चिजहरूबाट टुक्र्याउँछौ तब म सूक्ष्म धुलाका कण बन्छु र डुलिरहन्छु मेरै अस्तित्वलाई खोज्दै तिम्रै सहर बजार वरिपरि मैले भनेको सुन्दैन भने भन्नु मेरो अरू केही छैन बस एक दिन सुन्दर मन्दिरै मन्दिरको कान्तिपुर मरूभूमि बनिन केबेर प्राचीन काष्ठमण्डप नामले चिनिने आधुनिक काठमाडौँ सहर डस्टमाण्डु भनिन केबेर आधुनिक काठमाडौँ सहर डस्टमाण्डु भनिन केबेर धन्यवाद बडा रमाइलो डस्टमाण्डु शीर्षकको कविता हामीले सुन्यौँ अब लगभग अन्त्यतिर छौँ हामी तपाईँको आउँदा दिनमा वातावरण साहित्यमा अरू योजनाहरू के के छन् अरू योजना अब आज हामीले इको पोइट्री एउटा भेटघाट कार्यक्रम राख्यौँ अब यसले केही साहित्यमा साहित्य गर्ने साथीहरू यङ अनि अलिकति बुजुर्गहरूलाई चाहिँ केही चेतना आइसकेको छ तर दुई हजार बिसमा हामीले अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय स्तरकै भनौँ न नेपालभरि नै इको लिट्रेचर सेमिनार एउटा वातावरण साहित्य गोष्ठी गरौँ भनेर चाहिँ भन्दैछौँ त्यसैको लागि तयार हुँदैछौँ डक्टर भट्टराईजीसँग यसको कुरा भइसकेछ र अब यही आजको हजुरको उज्यालो रेडियोबाट पनि म यो बोल्न चाहन्छु र धेरै साथीहरूसँग यसको बारेमा चर्चा परिचर्चा अनि यसको योजना सुरु भइसकेछ त्यो नै अब नजिकको कार्यक्रम हो जस्तो लाग्छ अब एउटा कविता सुनौ अनि विदा माग्छौँ आज हामी विजय हितानका कविताहरू सुनिरहेका छौँ युके फक्सटन बस्नुहुन्छ उहाँ उहाँको जन्म नेपालको गुल्मीमा भएको र अहिले वातावरण साहित्यमा कलम चलाउनुहुन्छ विभिन्न विधामा वातावरण साहित्य लेखिरहनु भएको छ नेपाल आउनुभएको बेलामा आज एकल कविता वाचनमा मैले उहाँलाई लिएर आएको छु जलवायु परिवर्तन जस्तै परिवर्तित भएकी छौ रे मैले छोडेर आएपछि तिमी जलवायु परिवर्तन जस्तै परिवर्तित भएकी छौ रे मनसुनी वर्षातले गाउँ बेसी डुबाए जस्तै तिम्रो नयन पग्लिएर हातको रुमाल हुँदै घलेक रुजाएकी छौ रे मेची र कोशी उर्लेर मधेस डुबाए जस्तै तिम्रो नयन पग्लिएर कोमल ओठ हुँदै बदन भिजाएकी छौ रे मैले छोडेर आएपछि तिमी जलवायु परिवर्तन जस्तै परिवर्तित भएकी छौ रे मैले छोडेर आएपछि तिमी जलवायु परिवर्तन जस्तै परिवर्तित भएकी छौ रे हिमाल पग्लिएर समुद्रको सदप सतह बढे जस्तै सम्झी सम्झी दिन बिताएर तिम्रो तृष्णा बढेको छ रे आँधी आई समुद्रको छाल उर्ले जस्तै तिम्रो वैंश मातिएर रहर उर्लेको छ रे मैले छोडेर आएपछि तिमी जलवायु परिवर्तन जस्तै परिवर्तित भएकी छौ रे भूकम्पले भवन भत्काए जस्तै भूकम्पले भवन भत्काए जस्तै तिमीले कोरेको भावनामा हाम्रो माया भाँसिएको छ रे मासको डडेलोले वन डढाए जस्तै रातभरि नसुतेर आफ्नो मन डढाएकी छौ रे मैले छोडेर आएपछि तिमी भौगोलिक परिवर्तन जस्तै परिवर्तित भएकी छौ रे शंका उपशंकाको धुवाँ शंका उपशंकाको धुवाँ वायुमण्डलमा हरितगृह ग्यास जस्तै उत्सर्जन गराएकी छौरे खडेरी परेर तालको पानी घटे जस्तै तिमीसँग टाढा हुँदा हाम्रो विश्वास घटेको छ रे मैले छोडेर आएपछि तिमी भौगोलिक परिवर्तन जस्तै परिवर्तित भएकी छौ रे मैले छोडेर आएपछि तिमी भौगोलिक परिवर्तन जस्तै परिवर्तित भएकी छौ रे अब जाँदा जाँदै तपाईँ मङ्सिर एक गते भएको आज कति समय बस्नुहुन्छ नेपालमा सम्पर्क गर्न खोज्नुभयो कसैले भने कसरी सकिन्छ मेरो अहिलेको यहाँको नम्बर नेपालको नम्बर अन्ठानब्बे छ्यासठ छब्बिस निरानब्बे एघार अनि मलाई फेसबुकमा ब्रायन हितान बिआरवाइएएन हेचआइटिएएन भनेर साथीहरूले सम्पर्क गर्न सक्नुहुन्छ एकचोटि नम्बर इङ्ग्लिसमा पनि भनिदिनुहुन्छ युकेको uh, uh, uh, होइन यहाँको नेपालको number nine eight six six nine two six nine nine one one two six nine nine one one त्यसरी सम्पर्क गर्न सकियो हस् विजयजी तपाईँ नेपाल आउनुभएको बेलामा यति मजासँग एकल कविता वाचनमा वातावरण साहित्यका कुरा गर्न पाइयो धेरै धेरै धन्यवाद तपाईँलाई अचुजी हजुरलाई पनि धेरै धेरै धन्यवाद यो हाम्रो रेडियोमा दोस्रो भेट हो अनि यो एकल कविता वाचन मलाई खुब मनपर्छ हजुरको वाचन शैली नै एकदमै राम्रो छ म सुन्छु उहाँ एउटा एप्समा सधैँ सुन्छु अगाडि भनिसकेका कथाहरू कविताहरू अनि गजल का साथीहरूलाई पनि तपाईँले लिएर आउनुहुन्छ होइन एकदमै सुन्छु अनि उज्यालो नेटवर्कको अनि हजुरको उत्तरोत्तर प्रगतिको कामना गर्दै मेरो छोटो बसाइ यहीँ टुङ्ग्याउन चाहन्छु धन्यवाद हस्त एकल कविता वाचनबाट कवि विजय हितान जसको घर नेपालमा गुल्मी र अहिले युके फोक्सटोन बस्दै बेलायतको वातावरण मन्त्रालयको एउटा विभागमा कार्यरत हुनुहुन्छ उहाँसँगै प्राविधिक साथी सुरेश महर्जन र म अच्युत घिमिरे विदा हुन्छु अर्को साता अर्को कविका साथ आउनेछु तबसम्मको लागि नमस्कार शुभरात्री भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन